को साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं Ratnanagar cancer medicine centre Ratnanagar दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै का बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधि द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चौक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उन्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उन्सय शोरूम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एकाडेमी साइन्स र टेस्ट नदी मात्र र पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर समाचार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयकासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपेबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल अब खबर विस्तारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तोकिएको समयमा संविधान जारी हुने कुनै सङ्केत नभएको बताउनु भएको छ एकीकृत नेकपा माओवादीको स्थिति महाकाली राज्य स्तरीय तयारी प्रशिक्षण कार्यक्रमका लागि डडेलधुरा पुग्नुभएका दाहालले सत्ताधारी कंग्रेस हिमाले थास्थितिवादी संविधान बनाउन खोजिरहेकाले तोकिएको समयमा संविधान बन्न नसक्ने दावी गर्नुभयो उहाँले संविधान बनाउनका लागि सबैले लचकता देखाउनु परेमा त्यसो हुन नसकेको बताउनु भएको हो दाहालले एमालेका कारण अहिलेसम्म जना सभासदको मनोनयन हुन नसकेको आरोप समेत लगाउनुभयो अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले एकीकृत नेकपा माओवादी एकल जातीय राज्यको पक्ष सूचीमा नरहेको बताउनुभयो नेकपा एमाले र नेपाली कंग्रेसले भने जस्तो ए नेकपा माओवादी जातीय राज्यको पक्षमा कहिले पनि नरहेको भन्दै उहाँले एकल जातीय राज्य आफ्नो पार्टी निहित नीति नरहेको समेत स्पष्ट पार्नुभयो संविधान सभाको उपनिर्वाचन हुने निर्वाचन चित्रणमा मौन अवधि सुरु भएको छ पर्सि आठ गते काठमाडौँ दुई चितवनसार बर्दिया एक र कैलालीको निर्वाचन क्षेत्र छमा पर्सि उपनिर्वाचन हुँदैछ गैराती मौन अवधि सुरु भएपछि ती निर्वाचन क्षेत्रहरूमा राजनीतिक दल तथा उम्मेद्वारहरूले प्रचार प्रसार गर्न पाउँदैनन् चुनाव प्रचार प्रसार गरेको पाइए कारवाही गरिने निर्वाचन आयोगले जनाएको छ सिंचाइ मन्त्री एनपी साउथले भारतसँगको कूटनीतिक पहलमा महाकाली नदीमा पक्की पुल बनाउनु पर्ने बताउनु भएको छ प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो दुई देशको सीमा नाका भएका कारण पनि पक्की पुल निर्माणका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्छ वनवासको पुलको म्याच सकिएको र टनकपुरको पुल यातायातका लागि उपयुक्त नभएका कारण महाकालीमा आवत लागि वैकल्पिक पुल बनाउनु पर्नेमा उहाँको भनाइ थियो महाकालीमा वैकल्पिक पुल नभएका कारण समग्र देश विकासमा असर परेको भन्दै उहाँले सरकारी तहबाट सो ठाउँमा पक्की पुल निर्माणमा निर्माणका लागि भारतसँग सहकार्य गरिने जानकार दिनुभयो उहाँले महाकाली तेस्रो चरणको काम समेत तीव्र रूपमा भइरहेको र यो काम सम्पन्न भएपछि कैलाली र कञ्चनपुरका कृषकलाई सिँचाइ सुविधा पुग्ने बताउनुभयो संविधान लेखनमा सरकारले सहजीकरण गरिएको बताउँदै उहाँले समयमै संविधान जारी हुने विश्वास पनि व्यक्त गर्नुभयो अमेरिकी राष्ट्रपति बारक ओबामाले अमेरिकी सुरक्षा फौज अब युद्धमा इराक नफर्कने स्पष्ट पार्नु भएको छ सुन्ने लडाकु संगठन आइसिसीले आक्रमण तीव्र पारेपछि इराकलाई सकाउन अमेरिकाले सैन्य कारवाही शुरू गर्ने अभियान गरिएकै बेला राष्ट्रपति ओबामाले यस्तो बताउनु भएको हो उहाँले अमेरिकी सुरक्षा फौज संघर्षमा सहभागी हुन इराक नफर्कने तर इराकलाई आतंकवादी विरुद्धको लडाईँमा सघाउने बताउनुभयो अमेरिका इराकमा इस्लामिक लडाकु विरुद्ध लक्षित र संक्षिप्त सैन्य कारवाहीका लागि तयार रहेको तर त्यस्तो कारवाही इराकको अवस्था र आवश्यकताका आधारमा हुने राष्ट्रपति ओबामाको भनाइ छ उहाँले अमेरिकाले इराकमा एउटा सम्प्रदायको विरूद्ध अर्कोलाई समर्थन गर्ने गरी कुनै पनि सैन्य कारवाहीलाई समर्थन नगर्ने पनि बताउनुभयो इराक संकटको इराक संकटको सैन्य समाधान खोजिन नहुने भन्दै राष्ट्रपति ओबामाले सिया नेतृत्वको इराकी सरकारलाई समावेशी बन्न आग्रह गर्नुभयो उहाँले इस्लामिक लडाकु विरुद्धको संघर्षमा सघाउन तीन जना सैन्य सल्लाहकार इराक पठाइने बताइएको बीबीसीले जनाएको छ र विश्वकप फुटबल अन्तर्गत आज पनि तीनवटा खेल हुने भएका छन् ब्राजिलमा सारे प्रतियोगिता अन्तर्गत आज समूह डीको र कोष्टारिका राति पाउने दस बजे भिन्नेछन् पहिलो खेलमा विजयी भएका दुवै टिम आजको खेलमा विजयी हुँदै अन्तिम स्वरभित्र पर्ने प्रयासमा हुनेछन् इटलीले इङ्ल्यान्डलाई र कोष्टारिकाले उर्गेलाई पराजित गरेका थिए प्रतियोगितामा कोष्टारिका इटाली र उरुगेको समान तीन तीन अङ्क छ यसै गरी राति पाउने एक बजे हुने अर्को खेलमा स्विजरल्यान्डलाई र फ्रान्स स्विजरल्याण्ड र फ्रान्स भिन्नेछन् समूह इमा रहेका यी दुवै टिमले पहिलो खेल जितेकाले आज पनि विजयी हुनासाथ अन्तिम सोह्रमा स्थान पक्का हुनेछ सोही समूहमा रहेका इक्वेडर र र बिहान पाउने चार बजे आउने सामने हुनेछ यी दुवै टिमले पहिलो खेल गुमाएकाले आज पर्ने दबाव छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण खबर को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टी मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर लागि सुनो हजुर चम्पा चमेली आउँछन् मिलिजुली कुरा गर्छन् सारे कमेडी चमेली रेड अर्डोको स्टुडियो फेरि आइसकेको छु होइन गर्मी नि कति लाग्छ है राउँ राउँ अब के गर्ने गर्मी भयो नि अब आउन परेछ कार्यक्रम गर्न परेछ होइन आज चौमेलीको पाम नआउनुभएछ यो बा आज एकजना मात्र हो र आज त दुईजना आउनुभएछ स्टुडियो होइन एकदमै गजबसम्म बस्नुभएछ हाम्रो दाजु हुनुहुन्छ होइन एकदमै राउँ र यत्रो ठुलो घडी लाम्नु भएछ सँगसँगै चस्मा नि भिड्नु भएछ त्यसमाथि कोठले कति स्वागत तपाईँलाई युवा होइन यो सातो यो के भन्ने नि के भन्ने नाउनी नआउने आएन चमेललाई त तपाईँको लुगाको होइन यो जिनिसको प्यान्ट लाउनु भएछ यो के भन्ने कुर्ता जस्तो लाइट छ होइन चमेललाई अनि त्यसै यता भाउजू नि आउनु भएछ आज त राउ राउ चमेलले त दुईजनासँग यसरी कहिले बात मार्थेन यहाँ एकदम रमाइलो छ होइन के आज दुईजना नबोल्ने मान्छे झैँ छ हुन त चाउमिनले बोल्नु नि भनेको छैन त्यही भएर हो होइन अनि चम्पानी छैन आज स्टुडा चमेली एक्लै बसिच्छु भनेर भन्न परि छैन चम्पालाई छोडेर तर पाहुना आउनुभएछ रमाइलो छ नि चमेललाई अनि यता भाउजू हेरी छैन यो के भने छ नि यो